अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा र यो हो कार्यक्रम अर्पण समर्पण हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा मेगाहर्समा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र व्यवसायमा के गर्छौँ त्यो पनि तपाईँलाई थाहा छ यदि भर्खरै रेडियो खोल्नु भएको छ अझ भनौँ पहिलोपटक अर्पण समर्पणको व्यवसाय सुन्नु भएको छ भने म तपाईँलाई पक्कै पनि जानकारी गराउँछु कि अर्पण समर्पणको व्यवसायमा रहेर हामी विशेष गरी तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई घर परिवारलाई अलिकति टाढा हुनुहुन्छ आफन्तदेखि घर परिवारदेखि कुनै सन्देश दिन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि आज पनि हामीले खुल्ला गरिसकेका छौँ र करिब करिब तिन बजेसम्म दुईवटा स्टुडियोको फोन नम्बर तपाईँको लागि खुल्ला रहन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ अनि आफ्ना आफन्तलाई सम्झिनुहोस् र तपाईँको सम्झनाको साथमा आजको अर्पण समर्पणको व्यवसायमा मैले मिठो लोक भाका तपाईँकै माझमा राख्नेछु आज शनिबारको दिन पनि छ तपाईँ फुर्सदिलो पनि हुनुहुन्छ र काममा पनि व्यस्त हुनुहुन्छ दुवै कुरा होला फुर्सद छ एक हप्ताभरिको काम तपाईँले आजको लागि सङ्घाल्नु भएको छ र अलिकति काममा व्यस्त हुनुहुन्छ फुर्सद छ तपाईँलाई भनौँ भने पनि अब काममा व्यस्त हुनुहुन्छ काममा व्यस्त हुनुहुन्छ भन्नु भने पनि आफ्नो हप्तामा छ दिन जानुपर्ने कामबाट पनि एकैछिन भए पनि फुर्सद लिनु भएको छ खैर तपाईँ जे जस्तो अवस्थामा भए पनि अर्पण समर्पणको यो श्रृङ्खला तपाईँको माझमा छ तपाईँको त्यो पिरिमेथा थकाने किसिम भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा हामी रहन्छौँ र यति बेला कोही साथी हुनुहुन्छ भन्नुभएको छ राजले म उहाँलाई स्वागत गर्छु कार्यक्रममा नमस्कार हेलो ओहो राज्यले मलाई झुक्क्याउनु भयो कि जस्तो लाग्यो साथीले झुक्याउनु भयो अरे राज्यले होइन है भन्दै हुनुहुन्छ ठिकै छ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँको लागि हो र यो श्रृङ्खलामा रहेर तपाईँको सन्देशलाई तपाईँको आफन्तसम्म हामी पुर्याउँछौँ र कार्यक्रमको सुरुवातमै एउटा मिठो भाका तपाईँको माझमा राख्न चाहन्छौँ पशुपति शर्मा र साथीहरूको आवाजमा रहेको भाका हो केही समय अगाडि निकै नै चर्चामा रहेको थियो पिरोतीको अदालत एल्बममा समावेश रहेको गीत हो यति बेला अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि राख्छु र त्यस पछाडि तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्तसम्म पुर्याउनका लागि हामी आउने नै छौँ र आउनुहोला तपाईँ पनि दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँ आउँदै गर्नुहोस् यति बेला भने हामी तपाईँको लागि एउटा निकै नै मिठो भाका राख्न चाहन्छौँ राज्यले अलिकति यताउता गर्न खोज्नु भएको कि जस्तो पनि लागिरहेछ ठिकै छ तपाईँ आउँदै गर्नुहोस् यो बिचमा यो मिठो लोक भाका तपाईँको लागि 这马鞍。 भन्नुहोस् जय जय होस् जय जय हो तिम्रो जय जय होस् पासो नझरोस् नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो ढुङ्गा नि सुन मलाई झुम्भानुहोस् जय जय हो जय जय हो तिम्रो जय जय हो थोपासो नझरोस् मै झैरो रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो जय जय हो तिम्रो जय जय परोस सानो तिम्रो जिन्दगी सुखमय होस् होस् तिम्रो जय जय होस् थुपा आँसु नझरोस् मै चाहिँ न नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छ प्राविधिक कारणवश मैले तपाईँको लागि उद्घोषहरूको गीत एकैछिन पछाडि बजाउने नै छु त्यस्तै कहिलेकाहीँ प्रविधिले पनि साथ दिँदैन त्यही भएर पनि मैले तपाईँको माझमा मैले अगाडि नै उद्घोष गरेको गीत बजाउन सकिनँ त्यसको लागि भने चाहिँ म प्रार्थी छु र तपाईँ यति बेला अर्पण समर्पणको श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँको लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो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 हजुरजी नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ म कोराकबाट शान्ति कोराकबाट शान्ति के छ शान्ति हालखबर एकदम ठिक छ दिदी अनि के गर्दै हुनुहुन्छ अहिले घरतिरै व्यस्त छु भन्नु पर्यो के गर्नु आज शनिबार भए पनि हाम्रो शान्ति शान्तिजीलाई फुर्सद नै छैन है हजुर ल ठिकै छ व्यस्त निकै व्यस्त हुनुहुन्छ तर व्यस्त रहे पनि हामीलाई सम्झिनुहुन्छ खुसी लाग्छ यसरी नै माया गरिराख्नुहोस् है अनि शान्तिजी हजुर कहाँको छ सम्झिन मन लाग्यो आज सर्वप्रथम हजुरलाई धन्यवाद अनि टेक्सनको दादाको लागि अनि सूर्य दादाको लागि सुभाष दादाको लागि अनि अर्पण हो युनिटको लागि अनि काँक्रामा बस्नुहुने सम्पूर्ण साथीहरूको लागि अनि मलाई शान्ति लामा भनेर सम्पूर्णको लागि हुन्छ शान्ति आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है त ल नमस्कार नमस्ते शान्तिजी हुनुहुन्थ्यो यति बेलाको रागदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ अरे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म सन्जु शिवाकोटी शिवाकोटी हजुर के गर्नुहुन्छ सन्जु अहिले यत्तिकै बसी बसाइ हो दिजु यत्तिकै बसी बसाइ हो र होइन होला अहिले चाहिँ त्यतिकै बस्छु नि हो अहिले पसल छ पसल छ कस्तो पसल छ किराना पसल होइन कस्मेटिक पसल हो ए कस्मेटिक पसल छ भनेपछि अहिले पसलमै हुनुहुन्छ तपाईँ पसलमा त होइन काठमाडौँ बस्ने मान्छेको लागि गाउँमा आएको छु त्यही भएर हजुर कार्यक्रम आएर चाहिँ फोन गरेर लागिहाल्यो ल ठिक छ मलाई पनि खुसी लाग्यो अनि आज सम्झिने चाहिँ कसलाई बिस त हजुरको लागि धन्यवाद अनि मेरो लुम्बिनीमा बस्नुहुने आफ्नो मान्छेको लागि अनि काठमाडौँमा बस्नुहुने विक्रम दाईको लागि र चन्द्र जसले सुनेर बस्नु भएको छ उहाँहरू सबैजनाको लागि सम्झिन चाहन्छु हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने तपाईँबाट छुट्टिन्छ है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 कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रेडियो अर्पणको अगाडिबाट नजिकैबाट हो कि जस्तो त लागिराखेको थियो कि नजिकै हो अनि कहाँबाट के गर्दै हुनुहुन्छ छु के को पसल छ हजुरको सुने के को पसल छ हजुर के को पसल हो नि हार्डवेयर अनि यहाँको शुभ नाम भवानी अर्याल भवानी अर्याल अनि भवानीजी हजुर खाजा खानुभयो खाजा खाएको छैन हजुरले मैले पनि खाएको छैन नजिक नजिकै छौँ खाजा पनि खाइएको छैन बजार पनि छैन वरिपरि है कति गाह्रो छ कि है अनि भवानीजी हजुर कार्यक्रम कतिको सुन्नुहुन्छ नि यहाँले सुनिन्छ बेलुका अलि सुनिन्छ दिउँसो चाहिँ अलि भ्याइँदैन अलि समय हुँदैन है हजुर ल ठिकै छ व्यापार व्यवसायमा हुनुहुन्छ तपाईँको व्यापार व्यवसाय फस्टाउँदै जाओस् तपाईँलाई शुभकामना छ हजुर अनि भवानीजीले आज अर्पण समर्पण मार्फत सम्झिने चाहिँ कसलाई मलाई भवानी अजान भनेर चिन्ने सबैजनालाई र अर्पण एफएम परिवारलाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो भवानीजी आउँदै गर्नु होला है हस् नमस्कार नमस्कार यति बेला हार्डफोन समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ र यति बेला भने हामी तपाईँको माझमा अर्को एउटा निकै नै रमाइलो खालको भाका राख्न चाहन्छौँ मैले अगाडि नै उद्घोष गरिसकेको थिएँ यति बेला भने पक्कै पनि त्यही भाका तपाईँको माझमा राख्छौँ पशुपति शर्मा र साथीहरूको आवाज रहेको भाका हो पिरतीको अदालत एल्बममा समावेश रहेको गीत निकै नै रमाइलो छ तपाईँ भने एकछिन सुन्दै गर्नुहोस् पिरतीको अदालतसम्म आइपुगेका छन् पहिला भई मस्की मस्की माया प्रीति लायौ माया प्रीति लायौ पहिला भई मस्की मस्की माया प्रीति लायौ माया प्रीति लायौ आज किन पिरातीको अदालतमा आयौ होइन कले नक्कले झगडा लाउ माया न छैनन् कुरा गर्छे भाति भाति गर्छे भाति भाति बुझिसक्नु छैनन् कुरा गर्छे भाति भाती गर्छे भाति भाती यस्तै कोही हुन भन्दा जोगी हुने जाति मनी सँगै बस्दिन अरू जोगी बन्छु फिरातीमा फस्दिन मनीसँगै बस्दिन बरु जोगी बन्छु फिरातीमा फस्दिन मनीसँगै बस्दिन बरु जोगी बन्छु फिरातीमा फस्दिन मनीसँगै बस्दिन बन्धनहरू कस्तै बन्धनहरू कस्तै हिँड्ने बेला बिरातीका बन्धनहरू कस्तै बन्धनहरू कस्तै किन रिसले आगो भाका ज्वालामुखी जस्तै हुन्न यस्तो पाराले नदेखाउ र मिता गरी साराले हुन्न यस्तो पाराले नदेखाउ देखाउ र मितास्ने गरी साराले हुन्न यस्तो पाराले पक्कै बाचा कसम खाँदै विरतीको बन्धन गर्छ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 छो घरी घरी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 घरि घरी जाउँ सधैँ सम्झेर सौरासो घरि घरि भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य छपन्न पाँच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 उदयपुरबाट मैले बिर्सेकै छैन हाम्रो सन्ध्याजीलाई एकदम सन्चै छु के छ सन्ध्याजी हाल खबर एकदम एकदम ठिक छ मेरो पनि ठिक छ राजको पनि ठिक छ सबैजनाको ठिक छ अनि हाम्रो सन्ध्याजीको नयाँ नौलो के छ मेरो नयाँ नौलो केही पनि छैन सबै पुरानै हो धेरै समय पछाडि भेट भयो है हजुर खुसी लाग्यो मलाई धेरै समय पछाडि हाम्रो सन्ध्याजीलाई भेट्न पाएँ एकदमै खुसी छ मलाई आज र सन्ध्याजीलाई पनि खुसी लागेको छ होला मन नभई नभई भए पनि भेट भयो है खुसी लागेको छ नि लामो समयमा तपाईँ पहिला बिचमा हुनुहुन्थ्यो नि कार्यक्रममा होइन मैले फोन गरेर सम्झिरहन्थेँ तर तपाईँ कता जानुभएको थियो त्यो त मलाई थाहा भएन होइन हजुर अहिले भेट्न पाएको छु कति धेरै खुसी भएको छु अनि कति भयो चितवन नआउनु भएको चिजाउन आएको त धेरै भएको छैन ल ठिकै छ राम्रोसँग बस्नुहोला जहाँ रहे पनि हामीलाई सम्झिँदै गर्नुहोला कहिलेकाहीँ समय निकालेर है हजुर अनि सन्ध्याजी हजुर खाजा खाइसक्नुभयो खाजा खा छैन दिदी अनि हजुरले खानुभयो मैले पनि खाएको छैन अब कार्यक्रम सकिए पछाडि अनि को कसलाई सम्झिन मन लाग्यो आज विशेष हजुरलाई धन्यवाद अनि त्यसपछि कन्ट्रोलमा कुरा हुनुहुन्छ उहाँलाई अनि त्यसपछि विष्णु दाईलाई हजुर अनि त्यसपछि गणेश दाई रामचरण दाई अनि स्पेसली चाहिँ राजकुमारलाई हुन्छ कार्यक्रममा चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ अहिले भने तपाईँबाट बिदा हुन्छ है ल नमस्कार सन्ध्याजी हुनुहुन्थ्यो यति बेला उदयपुरबाट आउनु भएको थियो निकै नै माया गर्नुहुन्छ त्यसो त तपाईँ सबैजनाले माया गर्नुहुन्छ तपाईँको मायाले नै हामी यहाँसम्म आइपुगेका छौँ र यति बेला अर्को साथी पनि हुनुहुन्छ भन्ने इसारा पाएको छु मैले म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कठारबाट गीत आवाज अलिकति स्पष्ट आएको छैन हाम्रो सविताजी हो कि जस्तो पनि लागेको छ कता कता हो है के छ सविता हालखबर मेरो पनि एकदम ठिक छ अनि के गर्दै हुनुहुन्थ्यो अहिले बसी बसाउने रेडियो सुनिराख्नु भएको छ अनि आजको कसलाई सम्झिन मन लाग्यो कार्यक्रम मार्फत स्पेसली हजुरको लागि धन्यवाद अनि पञ्चलदुङको दादाको लागि अनि मेरो घर परिवार साथीहरू सम्पूर्ण अनि सम्पूर्ण श्रोताहरूको लागि हुन्छ कार्यक्रममा आउँदै गर्नुहोला माया यसरी नै गर्नुहोला अहिले भने तपाईँबाट बिदा हुन्छ है ल नमस्कार हाई यति बेला सविताजी आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा निकै नै मिठो भाका तपाईँको माझमा राख्न चाहन्छौँ केही अगाडि निकै नै चर्चामा रहेको भाका तपाईँले अत्यधिक मन पराउनु भएको भाका हो यति बेला अर्पण समर्पणको व्यवसायमा तपाईँकै लागि राख्छु रामजी खाड र विष्णुमाझीको आवाज रहेको भाका अचम्मै भयो रुख तारा हो कति लाएपछि डाक्टर न हो कति अचम्मै भयो ओय माया अचम्मै भयो ओठ टोकी मुसुकै हाँस्नेले मन छोरी भयो खतारा हो कति लाएपछि छमै भयो ओइ माया छमै भयो ओठा ठोकी मुसुकै हाँस्नेले मन छोडिलायो ए ओठा ठोकी मुसुकै हाँस्नेले मन छोडिलायो अचम्मै भयो ठटोकी मुसुक्क हाँस्नेले चोरी रह्यो निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको सर्पण समर्पणको व्यवसायसँगै हुनुहुन्छ र तपाईँको सम्झना आफन्तसम्म राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट छुटिनुपर्छ तिनजेलसम्म तपाईँले अर्पण समर्पणको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु र तिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिताउँछु Thank नमस्कार

मुसुकै हाँस्नेले मन छोरी ठाठो कि हाँस्नेले मन छोरी बोर्डिङका पाठ्य पुस्तकहरू स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू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 अन्ठानब्बे पाँच पचास साठी तिन सय छयासी छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन सन्तुष्टि नहुने घाउ हुने पोल्ने दुख्ने सेतो पानी बग्ने स्वप्न दोष गोनरिया भिरङ्गी आदि सम्बन्धी समस्या भएका बिरामी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 हाम्रा सेवाहरू हेयर स्टेट कर्ली हेयर ट्रिटमेन्ट हाइलाइट न्यू डिजाइनका हेयर कटहरू फेसियल गरिनुका साथै दुलहा दुलै सिगार्ने काम पनि गरिन्छ सम्पर्क एरिरेनी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खैरेनी चार पर्सा बजार एभरेस्ट बैङ्कको तल्लो तला प्रोपाइटर मिलन सेडाई मोबाइल अन्ठानब्बे चार चौन्न त्रियासी नौ सय बाहन्न पुनश्च हामी कहाँ एसएलसी र प्लस टू दिएर बसेका विद्यार्थीहरूका लागि विशेष छुटका साथ ब्युटी पार्लर सम्बन्धी ट्रेनिङ दिइन्छ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 इस अर्पण टाइम चेक को साथ में सुलभ र प्रभावकारी